छु यही माया बसेको आशैमा डुलेर सन्सालीको आँखैमा भुलेर जालमा फसेको छन् अरूले जालमा फसेको मैले भन्छु यही माया बसेको फुलहरू छुमेर भमरा झैन्दमा घुमेर जालमा फसेको भन्छन् अरूले जालमा फसेको मैले भन्छु यही माया बसेको you. Maseko भन्छु यही माया बसेको मायाकै झलको झन आउने आउने बाटोमै बस्ने मान जलमा फसेको भन्छन् अरूले जलमा फसेको मैले भन्छु यही माया बसेको